खोज्ने होला जति आत्मा जले निखा पाउला तिमीलाई देख्न पाउला दिन पाउला कसलाई सोध्ने होला यो स्वार्थी संसारमा कसलाई सोध्ने होला घाम हेर्छु टोलाउँछु जुन हेर्छु बोलाउँछु मेरो माया कहाँ छन् कहाँ खोज्ने होला निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको छ राधाजीले आफ्नो रोजाइमा पार्नु भएको भाका हो र यति बेला तपाईँ रोजाइमा लोक भाकाको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच हर्समा र साथसाथै यति बेला तपाईँहरूले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com log in गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ यति बेला अर्को साथी पनि हुनुहुन्छ आफ्नो रुचाइमा रहेको भाका सुन्नको लागि आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म टाढीबाट ढाकाराम लामिछाने टाढीबाट ढाकाराम लामिछाने अनि ढाकारामजी ढाकारामजी हजुर मेरो आवाज सुन्नु भएको छैन हो राम्रोसँग तपाईँको आवाज पछाडि गीत बजिरहेको छ कि त्यहाँ ए गीत बजिरहेको छ त्यही भएर अलिकति डिस्टर्ब भयो पछाडिपट्टिको त्यो प्राविधिक अहिले रोकियो अहिले रोकियो हजुर अनि खाजा भइसक्यो खाजा भइसक्यो कुन भाका सुन्न मन लाग्यो आज यहाँलाई आज मलाई साह्रै मनपर्ने एउटा भाका छ कि भन्दै गर्थ्यो निस्तुरी तिमी घाममा छाया आउँदो रहेछ सम्झना त छुटे पनि माया है हजुर कसलाई सुनाउनुहुन्छ विशेष गरी एकजना मात्र सम्झनुहोस् <laughs> र तपाईँलाई नै भनिदिनु ल ठिक छ रेडियो सुन्दै गर्नु होला है त नमस्कार नमस्कार सम्झना त छोटे अनि आउँदो रहेछ सम्झना त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 नि ढाड कमर दुख्ने शरीर दुख्ने अनि अहिले त शरीरभरि रातो डाबर पनि आएको छ जति उपचार गरे पनि हुँदैन राम्रो ठाउँ कहाँ होला ए त्यसो भए अश्विनी आयुर्वेद सेवा केन्द्र पर्सामा जानुहोस् न हो दिशामा रगत देखिनु मलद्वार वा मासु पलाउनु डल्लो वा गिर्खा हुनु मलद्वार बाहिर निस्कनु वरिपरि चिरिनु दिशा कडा कब्जियत हुनु प्रसुति सम्बन्धी सेतो पानी बाग्ने छाला सम्बन्धी दाद एलर्जी रातो डाबर आउने अनुहारको चाया पोतो शरीर चिलाउने सेतो दुबी मुसा मुठी डन्डीफोर दाग र यो रोग सम्बन्धी सफल उपचार गरिन्छ साथै काठमाडौँका विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ त्यसैले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क अश्विनी आयुर्वेद सेवा केन्द्र खैरहनु चार पर्सा नयाँ भवन चितवन मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न पचहत्तर छ सय बयानब्बे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 रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम रोजाइमा लोकभाका एक किसिमको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला रोजाइमा भाकाको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्चमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio dot com log in गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँकै रोजाइमा रहेका सुमधुर लोकधोरी भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र यदि तपाईँ पनि सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोक भाका भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य सपना पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला यही बाटो हुँदै कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म ज्ञानु ज्ञानु हजुर कहाँबाट रे ज्ञानुजी तनहुबाट हजुर अनि के छ हाम्रो ज्ञानुको नै यहाँनिर हालखबर ठिकै छ सबै राम्रै छ है हजुर अनि आज कुन भाका सुन्न मन लाग्यो यहाँलाई तिम्रो नाम त रगतले मुटुभरि लेखा छु ज्योतिषीले सिनामा हेर्नु पर्दैन हो कसलाई सुनाउनुहुन्छ नि विशेष गरी एकजना मात्र सम्झिनुहोस् एकजना मात्रै हो हजुर अब कसलाई भन्ने है कसैलाई त भन्नु पर्यो एउटा साथीलाई भनौँ न त ल त्यही अब गीत बजाइदिने साथी दाजुलाई नै ल हुन्छ रेडियो सुन्दै गर्नु होला है हजुर नमस्कार किरातीलाई छ मन मिलेसी के चाहिन्छ र यो चोखो माया मर्दैन तिम्रो नाम त रगतले भारी लेख्या छ ज्योतिषीले चिनामा हेर्नु पर्दैन पिरती लाइन्छ र पिरती लाइन्छ र मन मिलेसी अरू के चाहिन्छ र यो चोखो माया मर्दैन तिम्रो नाम परागतले मुटु भारी लेख्या छ ज्योतिषीले चिनामा हेर्नु पर्दैन Belum nampak कसले के कमाउँछ कसले के कमाउँछ किन व्यर्थै दुनिया रमाउँछ यो चोखो माया मर्दैन तिम्रो नाम त रगतले मुटु भारी लेख्या छ ज्योतिषीले चिनामा हेर्नु पर्दैन कसले के कमाउँछ कसले के कमाउँछ किन व्यर्थै दुनिया रमाउँछ यो चोखो माया मर्दैन तिम्रो नाम तरगतले मुटु भारी लेख्या छ ज्योतिषीले चिनामा हेर्नु पर्दैन तिम्रो नाम परगतले मुटु भारी लेखेछ ज्योतिषीले चिनामा हेर्नु पर्दैन मुटुभरि लेखिहाल्छु निकै नै मिठो भाका निकै नै अलिकति पुरानो भाका निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लुक भाकाको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ र तपाईँकै रोजाइमा रहेका सुमधुर लुक भाकाहरू हामीले तपाईँको लागि प्रस्तुत पनि गरिराखेका छौँ यति बेला अर्को साथी हुनुहुन्छ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार बोल्नुभएको हो कि जस्तो पनि लागिरहेछ होइन कि जस्तो पनि लागिरहेछ अलिकति गीतले चाहिँ डिस्टर्ब गरे हो कि जस्तो पनि लागिरहेछ आवाज मेरो नसुन्नु भएको कि गीत बजेर जे होस् तपाईँ आउनुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला भने कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो सिस्टर गुड आफ्टरनुन नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म <laughs> हजुर हुनुहुन्छ एकदम ठिक छ अनि तपाईँको के छ हजुर मेरो नि एकदम ठिक छ होइन अब शक्तिखेर आइपुगेको कस्तो खुसी लागिरहेको छ भनौँ न गर्मीले चाहिँ अलिक बेखुसी छु होइन तै पनि साथीसँगको भेटघाटले त्यो गर्मी पनि हरा होला हजुर हजुर है हजुर अनि खाजा खानुभयो खाजा खाइसक्यो अनि तपाईँले खानुभयो तपाईँको लागि स्पेसल गीत सुनाउँछु भन्नुभएको छ होइन उहाँले सुनाइदिइहाल्नुहुन्छ अनि तपाईँले कसलाई सुनाउनुहुन्छ विशेष गरी एकजना मात्र सम्झिनुहोस् एकजना जम्मा एकजना जाली गर्न पाइँदैन ल ठिकै छ निलम अधिकारी भनेर जति पनि निलम अधिकारी भनेर सम्झिनुहुन्छ होइन निलम अधिकारी भनेर त उसले सम्पूर्ण श्रोताहरू सुनिरहनु भएको होला उहाँहरूले सम्झिनुहुन्छ तर म चाहिँ घरतिर गएको थिएँ टाढा थिएँ होइन उहाँ हामी सम्पर्क विहीन भएको थिएँ सायद उहाँ उहाँहरूले बिर्सिसक्नु भयो मेरो नम्बर होइन सम्झिरहनु भएको तर उहाँ जति पनि बिर्सिरहनु भएको साथीहरूलाई चाहिँ मेरो नम्बर छोड्दै कल गर्नु होला सबै निलम आइसकेको छ भन्दै नम्बर दिन चाहन्छु दिदी हुन्छ हजुर मेरो अन्ठानब्बे त्रिचालिस छब्बिस दस तिस अन्ठानब्बे त्रिचालिस छब्बिस दस तिस निलम अधिकारी चाहिँ सकिसकेर आइसकेको छ सम्पर्क गर्दै गर्नु होला नबिर्सिनु होला निलम अधिकारी चाहिँ भन्दै हजुर नमस्कार हजुर नमस्ते भेट सानो यो गीतबाट भन्थ्यो जीवन साथी भन्छु निकै नै मिठो भाका निलमजीले आफ्नो रोजाइमा पार्नु भएको भाका हो तपाईँलाई पनि यस्तै भाका सुन्न मन लाग्छ नेपाली लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका सुमधुर लोकधरी भाकाहरू सुन्न मन लाग्छ भनेदेखि चाहिँ तपाईँ आउनुहोला हामी हप्तामा दुई दिन तपाईँको लागि तपाईँकै रुजाइमा रहेका सुमधुर लोक भाकाहरू प्रस्तुत गर्नको लागि आउने गर्छौँ मङ्गलबार